यतिखेर हाम्रो मुलुकभरि तिजको रौनकता छाएको छ सानो राष्ट्र नेपालमा हिन्दू धर्म अन्तर्गतको एउटा महिलाहरूले मात्रै मानिने तिज पर्व सिङ्गो देश नै रातो र हरियो साडीमै बनेको आभास गर्न सकिन्छ नारी होस् या पुरुष सबैको आँखा रातो र हरियो रङमा ठोकिएको छ यही मौका छोपी सुनको भाउले पनि गतिलो मौका पारेको छ अर्थात् सुनको मूल्य आकर्षिएको छ यो तिजको तडक भडकले व्यापार व्यवसाय देशलाई फस्टाउने एउटा गतिलो माध्यम बन्न पुगेको छ तर यस्तो खालको तडक भडकले गर्दा तीज पर्वको महत्त्व तथा अस्तित्व नै नरहने हो कि भन्ने बताउनुहुन्छ बकुलर एकी कमला शर्मा साडी बढी महँगो महँगो लाउने गहनाहरू देखाउने आफूभन्दा तल निमाहरूलाई असर पर्छ यस्तो देखाउन हुँदैन घरमा राम्रोसँग पहिला जे जस्तो गरी मनाइन्थ्यो त्यसै गरी नै तिज मनाउनुमा राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ सधैँ बजार भाउ बढ्यो भनेर जिब्रो काट्ने सर्वसाधारणहरू गरगना र साडी त जति नै महँगो भए नै किन्न छाड्दैनन् यही नै नेपालीको एउटा नराम्रो रोग र अचम्मको बानीले गर्दा नै बजार भाउ नै बिग्रेको हो कि भन्नुहुन्छ पर्सौनी आठका चन्द्रशेखर नेउपाने पर्वमा चाहिँ राम्रो राम्रो गहनाहरू बेसरी महँगो छ लेडिजहरूले जसरी नै महँगो गहना किन्न बाध्य भएका छन् महँगो महँगो सामानहरू छ महँगो किन्छन् देखाएर हिँड्ने प्रवृत्ति बढी छ त्यसले गर्दा चाहिँ धेरै असर परेको छ महँगो परे पनि हिचकिचाउँदैन लिएर जान्छन् त्यसलाई चाहिँ बजारलाई बजारलाई चाहिँ त्यसरी असर परेको छ तिजको विकृति फैलिएको छ कसैको घरमा नुनले पनि बास गर्न सकेको छैन तर कसैको घरमा भने सुनै सुनको रनको मचिएको छ धनी र गरिब छर्लङ्ग तौलिन मिल्ने पर्व मध्ये यो तिज पनि हो भन्दा फरक नपर्ला भावनात्मक रूपमा सबैको घर दैलो र मन मन्दिरमा तिज नजिकिए पनि मानसिक र भौतिक रूपमा तिजले निकै भेदभावको प्रभाव छोड्ने गरेको देखिन्छ यसतर्फ सम्बन्धित निकायहरूबाट एउटा दीर्घकालीन र सान्दर्भिक संस्कार बसाल्ने पहल हुनु जरुरी छ तर यसपालि नै जिल्ला प्रशासन कार्यालयले तिजलाई भड्किलो नबनाउन सबैलाई आग्रह गरेको छ यस्तो आग्रहप्रति स्थानीयवासी खगेन्द्र शर्मा जिल्ला प्रशासन कार्यालयले तिज लगायत जुन चाडपर्वको बारेमा चाहिँ जुन चाहिँ निर्देश जारी गरेका छ एकदम जायज छ उचित छ चाडको नाममा भड्किलो गराउने एक महिना अगाडिदेखि नै तपाईँको चाहिने चहलपहल बढाउने विभिन्न पार्टी प्यालेसहरूमा भोज भतेर गर्ने जुन खर्च गरिरहेछ यसले गर्दाखेरि तपाईँको चाहिँ नि के अरे न्यून आय भएका महिलाहरूलाई न्यून आय भएका चाहिँ परिवारलाई न्यून आय भएका चाहिँ समाजका मान्छेलाई बरु ठ्यारो परिस्थिति सिर्जना गरेका छ यसरी जिल्ला प्रशासन कार्यालयले त्यसलाई भड्किलो नबनाउन सबैलाई आग्रह गरेको कुरा निकै सराहनीय छ हाम्रै पर्वकै कारणले समाजमा धेरै नै विकृति र विसङ्गति फैलिँदै आएको तितो सत्यप्रति सबै मौन छन् अब नेपालमा केही चाडपर्व कसरी सरल र सुलभ तरिकाले मनाउने भन्नेबारे हामी सबै समयमै सचेत र गम्भीर हुनै पर्छ मुक्तिका लागि आफै मुक्त हुनुपर्ने सार्वभौम सच्चालाई आत्मसात गर्दै त्यसको नाममा थप विकृति बढ्दै गएको संस्कृतिबाट महिलाहरू मुक्त हुनु जरुरी देखिन्छ